सूचनाको बिगुल पुग्दै सबको अर्पण एक सय चार थोप्लो पाँच मेगा हल तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोकचौतारी हजुर नमस्कार अनि लोक साहित्यिक अभिवादन समस्त आदरणीय श्रोता मित्रमा कार्यक्रम लोक टप टेनको व्यवसायबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुनिरहनु भएको छ आवाजबाट सोम छ तपाईँको साथमा यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि मित्र रिजनको सहयोग मिलिरहेको छ कार्यक्रम लोक हो नेपाली लोक सङ्गीत क्षेत्रमा आएका उत्कृष्ट दस आवाजहरूलाई हामी कार्यक्रममा प्रस्तुत गर्ने गर्छौँ र आजको यो श्रृङ्खलामा पनि तपाईँको माझमा उत्कृष्ट दसौँ भागहरू लिएर उपस्थित भइसकेको छु अबको दस बजीसम्म तपाईँको साथमा रहेर बजारमा आएका उत्कृष्ट दसौँ भाकाहरू तपाईँलाई सुनाएर मनोरञ्जन दिने प्रयास गर्नेछु कार्यक्रमको थालनी गरी हलौँ उत्कृष्ट दसौँ स्थानमा रहेको गीत रहेको छ तपाईँको लागि भर्खरै मात्रामा बजारमा आएको छ याम छेत्री त्यसै गरी प्रकाश रेग्मी र पूर्णकला विषयको आवाज रहेको छ लय प्रह्लाद सुवेदीको रहेको छ शब्द प्रकाश रेग्मीको रहेको छ बोल रहेको छ भनिदेऊ न कुन चाहिँ है तपाईँ सम्पूर्णको लागि उत्कृष्ट दसौँ स्थानमा पूर्ण सफल यो गीत यो गीतपछि अर्को गीत लिएर आउँछु सुन्दै गर्नुहोला खुदीमा घन्केको मादलुले हो काम धन्दा एकतिर छारे माता मायाकै भेकतिर बादलुले हो पानी केले परेको बादलुले हो लेखाली साइलोमा बेसीतिर झरेको रोदीमा देशीतिर झरेको रोदीमा घन्केको बादल हजुर बादलले हो यम छेत्री अनि पूर्णको लागि सिगा आवाजमा तपाईँ सम्पूर्णको लागि राखिसकेका छौँ पर्ला सुविधिको शब्द लय रहेको छु त्यसै गरी प्रकाश रेग्मीको शब्द रहेको यो आवाज तपाईँको लागि उत्कृष्ट दसौँ स्थानमा पर्न सफल आवाज रहेको थियो अब लागौँ नौ स्थानतिर नौ स्थानमा रहेको छ हजार जुनी जुनी टिकापुन र साथीहरूको आवाजमा तपाईँको लागि हजुर हजार जुनी जुने पुनाली साथीहरूको आवाज मधुबाङको लागि राखिसकेको छु उत्कृष्ट नौ स्थानमा रहन सफल यो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सुन्नु भएको छ इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई विश्वभर सुन्न सक्नुहुनेछ आवाजबाट सुन प्राविधिक मित्र रिजन हुनुहुन्छ लोकचोटिङ टप टेनको व्यवसायमा छौँ उत्कृष्ट दसौँ भाकाहरू पस्किने क्रममा छौँ अब लाग्छौँ आठौँ स्थानतर्फ ठाउँ स्थानमा रहेको छ जब दिलमा लाग्यो घाउ राजु ठोकाल र देवीघटी मगरको आवाजमा शब्द शिव हमालको रहेको छ तपाईँ सम्पूर्णको लागि अब जब दिनमा लाग्यो कतिको घाम डुबेपछि त छाया पनि तर्कियो मुसित जब दैव लाग्यो सबैबाट एक्ली जब दैव लाग्यो माया छुट्यो आफन्त टाढी मिथु पनि म देखेँ टाढा टाढा हजुर जब दैव लाग्यो राजु ढकालले देवी मकरको आवाजमा तपाईँ सम्पूर्णको लागि मेरियर क्रिएक्सन प्राइभेट लिमिटेडले बजारमा ल्याएको शब्द सृजना शिव हमालको रहेको थियो तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ उत्कृष्ट आठौँ स्थानमा रहन सफल यो भाग अब लाग्नुपर्छ उत्कृष्ट सातौँ स्थान सातौँ स्थानमा रहेको छ विशाल पौडेल पशुपति शर्मा र टिकापुनको आवाजमा रहेको पिरहतीको अदालत तपाईँ सम्पूर्णको लागि आफ्नो मनका गुनासाहरू कुरा लगाउन थालिन्छ यहाँ पनि त्यस्तै भएको छ एउटा सुन्दर जोडी आज झगडा गरेर आफ्नो मायालुको कुरा लगाउन विरतीको अदालतसम्म आइपुगेका छन् पहिला खुबै मस्की मस्की माया प्रीति लायौ माया प्रीति लायौ पहिला खुबै मस्की मस्की माया प्रीति लायो माया प्रीति लायो आज किन पिरातीको अदालतमा आयो होइन कले नक्कले झगडा नगरी लगाऊ माया सकाली नलाउ माया नक्कली झगडा नगरी लगाऊ माया सकाली नलाउ माया नक्कली हजुर फेराथीको अदालत तपाईँको लागि राखेँ विश्वाल पौडेल पशुपति शर्मा अनि सिकापनको आवाजमा यो आवाज सँगसँगै फेरि लाग्नुपर्छ उत्कृष्ट छैटौँ स्थानतर्फ तपाईँ सुनिरहनु भएको छ लोकटप्टन लोकटप्टनको आजकै व्यवसायमा उत्कृष्ट दसौँ भाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेको छु अब छैटौँ स्थानमा रहेको छ त्यसै होइन र सुरेश परियार अनि जुना सुरेशको आवाजमा लय कृष्ण अखेलीको रहेको छ शब्द सुरेश परियारको तपाईँ सम्पूर्णको लागि उत्कृष्ट छैटौँ स्थानमा रहन सफल यो भाका त्यसै होइन र हजुर त्यसै होइन नि तिम्रो बिहेभ भन्दा यति रोइन नि सुरेश परिवार अनि जुन सुरेशको आवाज रहेको थियो लय कृष्ण खेली शब्द सुरेश परिवारको रहेको थियो यो आवाज तपाईँको लागि राखिसकेका छौँ उत्कृष्ट छैटौँ स्थानमा रहन सफल आवाज रहेको थियो अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच तपाईँ सुनिरहनु भएको छ कार्यक्रम लोक लोक टप टेन है लोक टप टेनको आजको यो श्रृङ्खलामा आवाजबाट संसद तपाईँको साथमा प्राविधिक मित्र रिजन हुनुहुन्छ हामी सँगसँगै तपाईँको साथमा यात्रा गरिरहेका छौँ उत्कृष्ट दसौँ स्थानमा रहन सफल लोकभाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ यसै क्रममा राख्न चाहन्छु उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल भाग तपाईँको लागि माया प्रेम सिकाउने मास्टर चाहिएको छ तेजस रेग्मी अनि राधिका हमालको आवाजमा लय शब्द सुरु सुन ते तेजस रेग्मीको भएको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 टेन हजुर केही समयको व्यापारिक विश्रामपछि फेरि पनि तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम लोक टप टेनमा हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु पाएको छ आवाजबाट सुन कुमार छ तपाईँको साथमा यो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुऱ्याउनका लागि मित्र रिजनको सहयोग मिलिरहेको छ प्राविधिक कक्षबाट कार्यक्रम लोक टप टेनको आजको यो बसाइमा उत्कृष्ट दसौँ लोक भाग तपाईँको लागि प्रस्तुत गरिरहेको छु उत्कृष्ट पाँचौँ स्थानसम्म रहन सफल भाकाहरू प्रस्तुत गरिसकेको छु अब लाग्नुपर्छ उत्कृष्ट चौथो स्थानमा रहन सफल भाकातर्फ आज उत्कृष्ट चौथो स्थानमा रहन सफल भएको रहेको छ कस्तो कस्तो भएको छ है भोकल यम छेत्री र राधिक हमालको आवाजमा लय शब्द सृजना कृष्ण अखेली प्रहलाद सुवेदी र मदन छेत्रीको रहेको छ तपाईँ सम्पूर्णको लागि चौथो स्थानमा रहन सफल भएको कस्तो कस्तो भएको छ थाल्यो मेरो मनमा बिरातीको मुला उठ्न थाल्यो मेरो मनमा बिरातीको मुला कस्तो कस्तो भएको छ सबलाई आउने बैसा पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने बैसा मलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने बैसा मलाई पनि पुग्छ मनले आँटेको मेरी हजुर कस्तो कस्तो भएको छ यमसेत्री अनि राधिका हमालको आवाज रहेको छ लय शब्द सुरु सुनास कृष्ण अखिले त्यसै गरी प्रहलाद सबैले र मदन छेत्रीको आवाजमा रहेको थियो उपमा डिजिटलले बजारमा ल्याएको उत्कृष्ट चौथो स्थानमा रहन सफल यो भाग तपाईँको लागि प्रस्तुत गरिसकेको छु अब लाग्नुपर्छ तेर्सो स्थानतर्फ आजको यो श्रृङ्खलामा तेर्सो स्थानमा कुन भाग रहेको छ त अवश्य पनि तपाईँको मनमा कुन ल्याउन सक्छ आजको यो श्रृङ्खलामा तेर्सो स्थानमा रहेको छ राजन कार्के र कृष्ण परियारको आवाजमा लय शब्द सुज लय राजन कार्कीको रहेको छ भने शब्द रमेश बेचीको रहेको छ जुनको शीतल छाया तपाईँ सम्पूर्णको लागि उत्कृष्ट तेर्सो स्थानमा रहन सफल यो भाग सुन्नुहोस् छोरा दिउँला चोक माया अरू मैले दिन छोरा दिउँला चोक माया हजुर जुनको शीतल साया अरू मैले के दिन सक्छु र दिउँला चोक माया तपाईँ सम्पूर्णको लागि उत्कृष्ट तेर्सो स्थानमा रहन सफल भएको जसमा आवाज रहेको थियो राजन कार्की र कृष्ण परियारको लय राजन कार्कीको रहेको थियो भने शब्द रमेश बेसीको रहेको थियो तपाईँ सम्पूर्णको लागि राखिसकेको छु रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट हामीलाई सुन्नु भएको छ विश्वभरि एकैसाथ कार्यक्रम लोक टप टेनमा छौँ लोक क्षेत्रका होइन उत्कृष्ट दसौँ भाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ आवाजबाट सुन कुमार सो टेक्निकल सपोर्टबाट मेट्रो रिजनको सहयोग मिलिरहेको छ अब लाग्नुपर्छ दोस्रो स्थानतर्फ आजको यो श्रृङ्खलामा दोस्रो स्थानमा कुन भाग रहेको छ त अवश्य तपाईँको मनमा खुल्दुली हुन सक्छ है आजको यो श्रृङ्खलामा दोस्रो स्थानमा रहेको भएको छ जय जय होस् पूर्णकला बेसी खुलेन्द्र बेसी खुल्नको आवाज रहेको छ लाई शब्द सुर्से एक नारायण भण्डारीको रहेको छ सुथेर म्युजिकले बजारमा ल्याएको तपाईँ सम्पूर्णको लागि यो भाका जय जय होस् जय जय होस् तिम्रो जय जय होस् पासो नझरोस् पैसै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् ढुङ्गा नि सुनबना <laughs> हजुर जय जय होस् कुलेन्द्र विश्वखुर मान्यपूर्णका लागि शिखर आवाजमा लय शब्द एक नारायण फन्जारीको सिद्धराम म्युजिकले बजारमा ल्याएको उत्कृष्ट दोस्रो स्थानमा रहन सफल युवाका तपाईँको लागि प्रस्तुत गरिसकेको छु आवाजबाट सोम बोलिरहेको छु यो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुऱ्याउनको लागि रिजनको सहयोग मिलिरहेको छु कार्यक्रम लोक टप टेनको व्यवसायमा छौँ शुक्रबार श्रृङ्खला हो तपाईँलाई शनिबार श्रृङ्खला है तपाईँलाई थाहा छु र विशेष गरी नेपाली लोकसङ्गीत बजारमा आएका उत्कृष्ट दसौँ भाकाहरूलाई कार्यक्रम लोक टप टेनमा हामी प्रस्तुत गर्ने गर्छौँ अब भने कार्यक्रमको अन्तिममा छौँ एकचोटि पछाडि फर्केर हेर्नुपर्छ आज कुन भाग कुन स्थानमा बस्यो त है पहिलो स्थानको भाग हामीसँग बाँकी नै छु आज दोस्रो स्थानमा रहेको थियो बादालुले हो याम छेत्री र पूर्णकला बेसीको आवाजमा रहेको थियो त्यसै गरी नौ स्थानमा रहेको थियो हजार जुनी जुनी त्यसै गरी आठौँ स्थानमा जब दैव लाग्यो राजा राजु ढकाल र देवी खर्ती मगरको आवाज रहेको थियो र उत्कृष्ट सातौँ स्थानमा पृथ्वीको अदालत रहेको थियो विशाल पौडेल पशुपति शर्मा राठेका पुनको आवाज त्यसै गरी छैटौँ स्थानमा त्यसै होइन र सुरेश परिवार र जुना सुरेशको आवाज रहेको थियो पाँचौँ स्थानमा माहे प्रेम सिकाउने मास्टर साइया छ तेजस रग्मी अनि राधिका हमालको आवाज रहेको थियो चौथो स्थानमा कस्तो कस्तो भएको छ थ्री र राधिका हमालको आवाज रहेको थियो त्यसै गरी तिनौँ स्था तेस्रो स्थानमा रहेको थियो जिनको शीतोल साया राजन कार्की र कृष्ण परिवारको आवाज रहेको थियो त्यसै गरी दोस्रो स्थानमा हामी सुनिसकेका छौँ जय जय होस् कुलेन्द्र बेसुकुरमा र पुनकला बेसीको आवाजमा नारायण भण्डारीको लय सूचना रहेको यो आवाज तपाईँको लागि सुनाइसकेका छौँ अब लाग्नुपर्छ पहिलो स्थानतर्फ आज पहिलो स्थानमा रहेको छ तिमी रुदा मेरो आँसु झर्छ पुणकला बेसी र गोविन्द पण्डेनीको त्यसै आवाज रहेको छ र लय शब्द गोविन्द पङ्गिनीको रहेको छ रक्सिया म्युजिक प्रहरीले बजारमा ल्याएको तिमीहरू द मेरो आँसु झर्छ आजको यो उक्त ट्रेनको पहिलो स्थानमा रहन सफल भएको छ यो गीत तपाईँको लागि सार्थी आजलाई पनि कार्यक्रमबाट बेदा माग्नुपर्ने हुन्छ सुनेर साथीमा तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद दिँदै कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने तपाईँले स्टुडियोको फोन नम्बर शून्य छेपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा फोन गर्न सक्नुहुन्छ भन्दै कार्यक्रम लोकटपटिनको आजको व्यवसाय राठो पहिलो स्थानमा रहन सफल तिमी रुँदा मेरो आँसु झर्छ यो भाग सर्दै कार्यक्रमको व्यवसायबाट म बिदा माग्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार